कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य अतुल्य योगदान पुर्याउने समस्त श्रष्टा साधकमा समर्पित यो कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको एक सय छयालिसौं अङ्कमा शालीन आमन्त्रण छ प्रस्तुता प्रकाश साइमी र प्राविधिक मित्र सन्दीपको आजको यो अङ्क आरम्भ गर्छौ आज जन्मदिन परेका गायक दीपक खरेललाई शुभकामना व्यक्त गर्दै कति आत्माहरू मायाको धुनी बालेर पर्खन्छन् कति आत्माहरू मायाको धुनी बालेर झस्कन्छन् कति सपनासँग झस्कन्छन् कति सपनासँग बिपना हो कि भनेरा बिपना हो कि भनेरा हे मेरी प्रियसी समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ छन् कति खोलाहरू फर्किने आशा लिएर छन् कति खोलाहरू फर्किने आशा लिएर छन् कति प्रेमीसँग छन् कति प्रेमीसँग गायक दीपक खरेल विक्रमाब्द दुई हजार तेह्र सालमा जन्मेका हुन् र उनी नेपाली संगीत आकाशमा द्वारिकालाल जोशीको संगीत र गौरी नेवाको शब्दमा मैले रचेका गीतहरू तिमीलाई भनी नठान गीतबाट अजर अमर गीतको यो श्रृंखलामा जोडिएका हुन् आफ्ना समकालीन गायक ओम विक्रम विष्ट भक्तराज आचार्य प्रकाश श्रेष्ठ श्रेष्ठसँगै तीस दशकपछि आएका केही होनहार प्रतिभाशाली गायकहरूको नामको श्रृंखलामा दीपक खरेल भक्तराज आचार्य ओम विक्रम विष्ट दावा ग्याल्मो सुशीला कंसाकारको नाम स्वभावत अघिल्लो पंक्तिमा आउँछ दीपक खरेल नारायण गोपाल पछि उनकी पत्नी नारायण गोपालकी पत्नीले सर्वाधिक मन पराउने गायकका रूपमा चिनिन्छन् र लामो समयसम्म दीपक खरेलले सांगीतिक जगतमा साथ दिइरहेका छन् पछिल्लो पुस्ताका संगीतकारहरूका गीत पनि गाएर उनले आफ्ना समकालीन दीपक जंगम त्यसै गरी पछिल्लो पुस्ताका संगीतकारहरू नयाँ पुस्ताका संगीतकारहरूका गीत पनि गाइरहेका छन् भने चलचित्रमा उनले शम्भुजीत शुभबहादुरको संगीतमा के घर केडेरामा गायन शुरू गरेका थिए भने पछि शक्ति बल्लभको संगीतमा पनि गीत गाएका छन् गायक दीपक खरेललाई जन्मदिनको शुभकामना दिँदै हाम्रो ट्वीटरमा हामीलाई मेन्शन गर्नुभएको छ अमित रिजालले नारायण गोपालका गीतपछि मलाई कण्ठ आउने दीपक खरेलको एउटै गीत हो तिम्रो हर प्रश्नको जवाब मेरो चिठीहरूमा खोज्नु त्यसै गरिकन आत्मीय नेपालीले प्रतीक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ अजर अमर समयका गीत भनेर आफ्नो टिप्पणी जाहेर गर्नुभएको छ भने हाम्रो फेसबुकमा साउलिन श्रेष्ठ लेख्नुहुन्छ बादल बनाइदेऊ आकार बदल्न सकू क्षमता दिलाइदेऊ जिउँदै म मर्न सकू तिम्रो त्यो हँसिलो मुहारको झजलको जवाब आउँदछ तिम्रो हर प्रश्नको जवाब चिठीहरूमा खोज्नु दीपक खरेलज्यू मलाई ढिलै भए पनि जन्मदिनको लाखौं लाख शुभकामना अनि अटल पहाड़ जस्तै गीतकार रत्न शमशेर थापाज्यूप्रति पनि समर्पित कार्यक्रमको प्रतीक्षा गर्दै बसेको छु भनेर लेख्नुभएको छ साउलिन श्रेष्ठले पुण्य शर्माले गायक दीपक खरेल र गीतकार रत्न शमशेर थापालाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् भने जोगमेर माझी केसी अभिशान्त दीपक पोखरेल दिनेश राणापाल सुशीला सिलवाल डीपी दोभान भगवान पोखरेल सुभाष ढुंगेल दिनेश रावत वसन्त क्षितिज दिलीप थापा राजेश्वर उदयले पनि शुभकामना व्यक्त गर्नुभएको छ कार्यक्रमको शुभारम्भ गर्यौं दीपक खरेलको स्वर राजेन्द्र रिजालको शब्द सम्बुजित बास्कोटाको संगीतमा सम्बुजित बास्कोटालाई संगीतकारका रूपमा उच्च आकर्षण दिएका थिए दीपक खरेलको स्वरले दीपक खरेलको साथले दीपक खरेलले गाएपछि सम्बुजित बास्कोटाका प्राय गीतहरू चर्चित र सम्मानित भएका थिए भने त्यसपछि प्रकाश श्रेष्ठको गायनमा पनि सम्भुजित बासकोटाले अर्कै पहिचान बनाए लोकलयका गीतहरू संगीत गर्ने र गाउने सम्भुजित बासकोटालाई भुवन केसीका गीतले पनि साथ दिएका थिए भुवन केसीले गाएर तर दीपक खरेललाई मन पराउने धेरै संगीतकारहरूमध्ये शिवशंकर मानन्धर पनि एक हुन् शिवशंकर मानन्धरले जी शाहको अर्थात ज्ञानेन्द्र शाहको शब्दमा संगीत गरेको यो गीतले दीपक खरेललाई फेरि अर्को एउटा उचाइ दिएको पाइन्छ सावन बिना गगन को जो आंसू दुख सावन बिना गगन को जो आँसु को झल्छ कारण बिना यसै जो माया गहिरो बस्छ बुझ्नेहरूमा बुझ्नेहरूमा नौलो ज्ञान जागिरहने नबुझ्नेलाई यही नै बुझिरहँ लागिरहने सावन तकलीफ बिना जो तस्वीर आँखा छाई बस्छ सोचाइ बिना जो मनमा मूर्ति त्यो ढल्न पुग्छ बुझ्ने जो हँसिलो खुसीले सब शब्दै बिना जो ध्वनिले स्वर्गै खनाइदिन्छ बुझने जी शाहको शब्दमा शिवशंकरको संगीतमा दीपक खरेलको स्वर दीपक खरेल नेपाली संगीत आकाशमा तीसको दशकमा आए जति बेला नेपाली संगीतको स्वर्णिम युग चर्मोत्कर्षमा थियो दीपक खरेल आफ्नै एउटा मौलिक स्वर भएका गायक थिए दीपक खरेल उदित नारायण झा र प्रकाश श्रेष्ठ यी तीन यस्ता गायक थिए जो संगीतको कुनै बाजा बजाउन नजाने पनि गायनमा उच्च आकर्षण राख्थे र यिनले कहिले पनि आफ्ना कसैलाई आफ्ना गुरू पनि मानेनन् यिनको मौलिक स्वर नै यिनको गुरूवत्ता हुन गयो दीपक खरेलले पछिल्लो चरणमा दीपक जंगम न्यू बज्राचार्य शक्ति बल्लभका संगीतमा कालजय गीतहरू गाए भने दीपक खरेल र दीपक जंगमको बिहानीको सिरिटोमा नामको एल्बम एउटा ऐतिहासिक उपलब्धि नै हुन गयो तर दीपक खरेलको तीसको दशकका गीतहरूले त्यति बेला नेपाली संगीत सुन्नेहरूलाई एक विशेष आकर्षण र पहिचान दिएको पाइन्छ दीपक खरेललाई गीतकार जी शाह पनि मन पराउँथे उनको स्वरका कारण र जी शाहका भाइ धीरेन्द्र शाहकी पत्नी प्रेक्षा शाहले पनि अत्यन्त उनको स्वरलाई सम्मान गर्थे र प्रेक्षा शाह जो गीतकारका रूपमा सोहनी शाहका उपनामबाट लेख्ने गर्थिन् र सोहनी शाह दरबार हत्याकाण्डपछि केही समयपछि उनको राराताल दर्शन गर्ने क्रममा त्यही भएको दुर्घटनामा मृत्यु भयो दिवंगत गीतकार सोनी शाहको शब्द सम्बोजित बासकोटाको संगीतमा दीपक खरेलको स्वर ती आँखाहरू त्यसैमै बाँधिन झनै मन पर्छ त्यसैमै बाँधिन झनै मन पर्छ ठट्यौलो तिम्रो बानी अझै अझै झनै मन पर्छ ती आँखाहरू भित्रको उज्यालो सोनी शाहको शब्दमा दीपक खरेलको यो स्वर र दीपक खरेलको गायनका बारेमा कुरा गर्दा दीपक खरेल स्वरमा मौलिकता भएका गायक मात्र होइनन् उनी गायनमा प्रतिबद्ध पनि मानिन्छन् उनी हतपति लचिला शब्दहरू वा हल्का फुल्का गीतहरूप्रति आकर्षित भएको देखिँदैनन् भने उनले गाउने गरेका गीतहरूको संगीतमा उच्चता र मोह शब्दहरू हुने गर्छन् दीपक खरेलका बारेमा यी चर्चासँगै अब हामी आजका अर्का गीतकार रत्न शमशेर थापा जसको जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै उनको विषयवस्तुमा प्रवेश गर्नेछौ र त्यसभन्दा अगाडि दीपक खरेलको र साथीहरूको स्वरमा सम्बुजित बास्कोटाकै संगीतमा यस गीतका गीतकार हुन् राजेन्द्र रिजाल राजेन्द्र रिजाल नेपाली गीत संगीत आकाशमा ऋतुहरूमा तिमी हरियाली बसन्त हौ गीतका कारण अरूण थापाको स्वरमा सर्वाधिक चर्चित भए भने उनी बीबीसीको सर्वेक्षणमा पनि उत्कृष्टमा परे तर राजेन्द्र रिजालकै गीत गाएर रेडियोमा प्रवेश गरेका प्रकाश श्रेष्ठ छेकेर छेकिन्नन हिमालयका टाकुराहरूबाट लोकप्रिय भए तर राजेन्द्र रिजाल र दीपक खरेलको एउटा सम्बन्ध पनि छ त्यो सम्बन्ध हो जेठान र ज्वाईको सम्बन्ध दीपक खरेल राजेन्द्र रिजालको शब्दमा यो बुझ्नै नसक्ने मानिसको जीवन यो बुझ्नै नसक्ने मानिसको जीवन जीवन भन्दा गहिरो मेरी प्रेमिकाको मन यो बुझ्नै नसक्ने मानिसको जीवन जीवन भन्दा गहिरो मेरी प्रेम बुझ्नै नसक्ने मानिसको जीवन शब्दको छनौटमा फरक शैलीका गीतहरूका कारण गायक दीपक खरेल सदा स्मरणीय छन् चन्द्रिका खरेल र भारती खरेलका पुत्र दीपक खरेल जसको सबै वातावरण सांगीतिक वातावरणमै बित्यो र आमा साहित्यिक भएको हुनाले साहित्यिक वातावरणमा उनको बाल्यकाल बित्यो र आफ्ना दुई काका यादव खरेल र किरण खरेलका कारण पनि उनको सांगीतिक आकाशमा अर्कै भविष्य बन्यो तर आज फ्रेण्डशिप डे र सम्झना गरौं दीपक खरेलले आफ्ना काकाहरूका भन्दा गीत पनि आफ्ना मित्रहरूका गीत बढ़ी गाएका छन् र उनी एक उदाहरणीय फ्रेण्डका रूपमा नेपाली संगीत आकाशमा सम्झना गर्न सकिने व्यक्तित्व हुन् र दीपक खरेललाई विशेष गरेर दार्जीलिङ कालिम्पोङ आसाम सिक्किमका मान्छेहरूले उतैका गायक हुन् भनेर गर्व पनि गर्ने गर्छनृ स्वर सम्राट नारायण गोपालकी पत्नी पेमला गुरूवाचार्य भन्ने गर्नुहुन्थ्यो मलाई मेरो बुढो पछि मनपर्ने स्वर हो त्यो खरेलको र उनी त्यो खरेललाई त्यो खरेल शब्दले दीपक खरेललाई सम्मान गर्ने गर्थे तर नारायण गोपाल संगीत कोषद्वारा दीपक खरेललाई कुनै पनि त्यस्तो पुरस्कार नदिएकोमा पनि कहिलेकाहीँ पेमला गुरूवाचार्य आश्चर्य प्रकट गर्थिन् भने यो कुनै दिन सायद सम्भव होला भन्ने आश पनि गर्न सकिन्छ भगवान पोखरेल हाम्रो फेसबुकमा लेख्नुहुन्छ गायक तथा गीतकार रत्न शमशेर थापा र दीपक खरेलज्यूहरूमा जन्मदिनको शुभकामना र त्यसै गरी हाम्रो ट्वीटरमा हामीलाई धना पौडेलले प्रिय गायक दीपक खरेललाई जन्मदिनको शुभकामना भनेर मेन्शन गर्नुभएको छ भने सागर वाग्ले एउटा आश्चर्यजनक टिप्पणी गर्नुभएको छ सोनी शाहको शब्द भन्ने थाहा थिएन ती आँखा बोलको गीत लाग्दैछ हामी जस्ता युवाहरूलाई अजर अमर गीतले केही अवश्य सिकाउँदैछ असामाजिक लेख्नुहुन्छ धेरै पछि आज अजरमर गीत सुन्दैछु पृथक ऊर्जाको प्रभाव हुँदैछ चितवने कान्छाको मेन्शन यस प्रकार छ गायक दीपक खरेलबाट शुरू भएको अजर अमर गीत सुनेर मनै आलादित भएको छ दीपक खरेललाई जन्मदिनको लाख लाख शुभकामना दीपक खरेलपछि अब हामी चर्चाको अर्को श्रृंखलामा छौं गीतकार रत्न शमशेर थापाको विक्रमाब्द उन्नाइस सय छयानब्बेमा जन्मनुभएका गीतकार रत्न शमशेर थापा कविका रूपमा पनि नेपाली संगीत आकाशमा चर्चित छनृ उनको कविता कृतिका बारेमा विशेष गरेर समालोचकहरू उनको सिम्युटिक पक्षलाई चर्चा गर्ने गर्छन् स्वर सम्राट नारायण गोपालका स्वरमा पाँचवटा गीत रेकर्ड भएपछि रत्न शमशेर थापाको गीतकारको रूपमा प्रतिस्थापित छवि कसैले धमिलाउन सकेन आँखाको भाका आँखैले स्वर्गकी रानी माया कि खानी बोबो मलाई नछेक एकांशा ठट्टैमा यो बैंस जान लाग्यो जस्ता गीतहरू मार्फत नारायण गोपालले बागेश्वरी शुरू गरेका गीतकार हुन् रत्न शमशेर थापा तर पछि कारणवश रत्न शमशेर थापा र नारायण गोपालका बीचमा त्यो सम्बन्ध रहेन जस्तो पहिले थियो तर पनि रत्न थापाका प्रिय गायकहरूमा नारायण गोपाल मानिक रत्न स्थापित र कन्हैया कुमार सिंह प्रेमदोज प्रधान थिए यहाँ मानिक रत्नका र नारायण गोपालका प्रिय गायक कन्हैया कुमारको स्वर मानिक रत्नसँग छ र संगीत मानिक रत्नको शब्द रत्न शमशेर थापाको यो कार्यक्रममा रत्न शमशेर थापालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै महल परे घर घर थर थर को बेश धरे पहल परे घर घर थर थर को बेस धरे दिन दिन दिल लेने आओ छो घूमने ने हो गरे आओ छो घूमने ने हो गरे मायाको लालीमा उही उकालीमा है उसा उषाको लालीमा उही उकालीमा है निसाको कालीमा ढुकेर आलीमा ढुकेर आलीमा अलकापुरी अलकापुरी सुनको दुरी করে ঢালায় হাতে মারে দিন দিনে দিল লীনে आओ चौगुने हो गरे आओ चौगुने गाई ओरी परी जाल छरी नकल पार्छौ आँखा तरी गायक मानिक रत्नको संगीतमा मानिक रत्न र प्रेमध्वजको संगीतमा नारायण गोपालले रेड नेपालमा स्वर परीक्षा दिए भने नारायण गोपालको संगीतमा गाउने मौका पाउने पहिलो गायक थिए कन्हैया कुमार हामीले कन्हैया कुमार र मानिक रत्नको युगल स्वर सुन्यौं रत्न शमशेर थापाको शब्दमा रत्न शमशेर थापाका बारेमा अतित्त पाण्डे लेख्नुहुन्छ ओहो सर्वकालीन स्वरूपी गीतकार आदरपूर्वक मेरा दाजु रुद्रराज पाण्डेका त्रिचन्द्र कलेजका सहपाठी दाजु रत्न शमशेर थापाज्यूलाई शुभ जन्मदिनको हार्दिक शुभकामना साथमा दीप बलोस युग युग तक पाइरहनुस हर्ष र हाँसो भनेर उहाँप्रति शुभेच्छा व्यक्त गर्न चाहन्छु के भएर हो कुनी आज बिहान उठेदेखि नै दाजु नारायण गोपाल पनि सम्झिरहेछु मैले बिहानैदेखि नारायण गोपाल दाईले यसै भनेर सम्झिएको पो रहेछु त आज यसै शुभ अवसरमा दाजु नारायण गोपाल र रत्नसन थापाका यादहरू पनि दोहोरियोस् भनेर उहाँले प्रार्थना गर्नुभएको छ धना पौडेलले पनि फेसबुकमा हाम्रो ट्विटरमा मेन्सन गर्नुभएको छ गीतकार रत्नशमशेर थापाज्यूलाई जन्मदिनको शुभकामना केही समयदेखि गीतकार रत्नशमशेर थापा खुट्टाको कारणले केही अस्वस्थ हुनुहुन्छ तर कार्यक्रममा सरेक हुने र विशेष गरेर मुक्तक सम्बन्धी गोष्ठीहरूमा गइरहने उहाँको श्रृंखला जारी नै छ पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ वा क्या मजाको गीत बजाउनुभयो चयनको उत्कृष्टताका साथै रचना र गायनको तालमेलले युवा अवस्थामा गाएको समय याद गराउनुभयो दीपक खरेलको स्वरमा बजेको यो गीतले यो उसको मायालाई बलिदान यो बुझ्नै नसक्ने मानिसको जीवन क्या आनन्द आयो सुन्दा धन्यवाद प्रकाश दाजु र सन्दीपजीमा भनेर उहाँले लेख्नुभएको छ प्रेम नारायणजीले युएई आबुधाबीबाट गीतकार रत्न शमशेर थापालाई जन्मदिनको शुभकामना र आज विश्व मित्रता दिवसको उपलक्ष्यमा सबैको शुभ होस् सबैको भलो होस् सबैको जय होस् भनेर कामना व्यक्त गर्नुभएको छ गीतकार रत्नशमशेर थापा त्रिचन्द्र कलेज पढ्दा नातिकाजीका पनि सहपाठी थिए संगीतकार नातिकाजीका पनि र पछि फेरि पुनः कलेज पढ्दा उनी गायक योगेश वैद्यका पनि सहपाठी भए गीतकार रत्नशमशेर थापालाई शुरूआतको श्रृंखलामा नारायण गोपाल नातिकाजी शिवशंकर त्यसपछि अर्को श्रृंखलामा अम्बर गुरूङ र अन्य संगीतकारहरूले साथ दिए तर अर्का प्रसिद्ध संगीतकार गोपाल योन्जनले चाहेर पनि रत्नचन्द्र थापाका गीतहरू संगीत गर्न पाएनन् तर गीतकार थापाका अनुसार गोपाल योन्जनले उनीसँग गीत मागेका थिए तर गीत उनले दिन सकेनन् समय वा अन्य केही तारतम्य नमिलेर तर कुनै कुनै बेला गीतकार रत्नशमशेर थापाले कस्तो संकटमा पनि कस्तो आपतमा पनि गीत लेखिदिएर आफूलाई ऋण लगाएको गायक दीप श्रेष्ठले व्याख्या गरेका छन् दीपश्रेष्ठ कुनै समय एटखामा कमल प्रधानको घरमा डेरा बस्थे र त्यही डेरा बस्दै गर्दा उनी दिउँसो यसै गरी संगीत गरिरहँदा कुनै एउटा धुन बन्यो तर उनीसँग त्यो धुनका लागि कुनै शब्द थिएन र उनी दौडेर होटल केटीमा पुगे जहाँ रत्न शमशेर थापा त्यति बेला नियमित जस्तो चिया वा कफी पिउन आउने गर्थे र उनले दाई तपाईँ मसँग एकछिन हिँड्नु पर्यो भनेर उनलाई तानेर ल्याएपछि त्यो धुन सुनाए र त्यही धुनमा रत्न शमशेरले करिब पाँच दस मिनटको तयारीमा एकबाट चुरोडको छेउमा गीतमा संगीतमा शब्द भरे र त्यो शब्दमा कालोजय स्वर दीप श्रेष्ठ र अञ्जला मास्केको गुन्जियो दीप श्रेष्ठकै संगीतमा जति हासो आकारमा बिउजिँदै थाहा चर्किन्छ मेरो मन जति हाँसो भन बादल पारी हरा गीतकार रत्न शमशेर थापा दीप श्रेष्ठ र अञ्जला मास्केको स्वरमा गुन्जिए र एउटा संकटकालमा वा हतारमा लेखिएको गीतमा गीतकार रत्न शमशेर थापाका यस्ता कैयन गीतका कथाहरू पनि छन् एउटा यस्तै गीतको कथा छ प्रेमदोज प्रधानले गाएको गोरेटो त्यो गाउँको वा घुम्तीमा नाउ है तर अर्को रोचक कथा छ अम्बर गुरूङ र अर्ण लामाले गाएको एउटा युगल गीतको अम्बर गुरूङकै संगीतमा यो गीत संगीत भइसकेर पनि गीतमा एउटा ले भन्ने अक्षर बढ़ी हुन गयो आँखाहरू ले को ले बढ़ी भएपछि त्यो लेलाई रत्न शमशेर थापाले हटाउनु पर्ने स्थिति आएपछि गीतकार अम्बर गुरूङले ले हटाएर हरू राखेर यो गीत बनाउनु पर्यो भन्दा हरूले यसको क्रिया वा वचनमा गलत अर्थ लगाउने हुनाले रत्न शमशेर थापाले त्यो गीत धुन भएकै ठाउँमा ताराहरू ले हुनुपर्नेमा तारा ती गरेर तारालाई बहुवचनमै राखेर उनले ती शब्द राखेर त्यो गीतलाई पुनः लेखन गरेर त्यो गीत रेकर्ड भयो अम्बर गुरूङ र अर्ण लामाको युगल स्वरमा अम्बर गुरूङको संगीतमा आँखा भरिलो मुस्काउँछन् सपनाहरू के दिन फर्किदिन्छन् का लहरहरू सागरमा छल्किदिन्छन् तृष्णाका लहरहरू जपनमा बसिदिन्छन् प्रीतिका रहर रङ्गिदिन्छन् जीवनका बगरहरू दर्दछन् आकाशभरि मुटुती हाराहारी गाउँदछन् वर्षाधरी आखा भरी गीतकार रत्न थापालाई जन्मदिनको शुभकामना दिने क्रममा गायक देवेन्द्र मान सिंह लेख्छन् जन्मदिनको शुभकामना र उनले आफ्ना अन्य पंक्तिमा लेखेका छन् भोलि सोमबार बोलबमको तयारीलाई हामी सुन्दर जलमा छौं तैपनि कार्यक्रमको कार्यक्रम सुन्दैछौ साथी रा, राज राजन प्रद्युमन्न कमलेश राजेन्द्र किशोर र कृष्ण घलान भूकम्पले त्रसित अवस्थामा आफ्नो गाउँ फर्की आइरहेको गाउँलेहरूको लागि रत्न शमशेर थापा ज्यूकै शब्दमा आफ्नै गाउँ फर्की आए गीतको गीत सुन्ने अभिलाषा उहाँले राख्नु भएको छ यो गीत मैले नै निर्देशन गरेको चलचित्र सिमानाको गीत थियो यस गीतका लागि गायक बलिउडका गायक सोनू निगमले पहिलो पटक नेपाली फिल्ममा मात्र होइन फिल्ममै पहिलोपटक गाएका थिए र रमाइलो कुरा त्यति बेला गायक कुमार सानुले एउटा गीत गाएको दस हजार लिन्थे भने सोनु निगमले यो उकाली ओह्राली गीत गाए बापत जम्मा पन्ध्र हजार पन्ध्र सय रूपियाँ लिएका थिए र उनी नेपाली गीत गाउन पाएकोमा खुशी भएका थिए र सिमानामा गीत गाएको दुई महिनापछि उनले पहिलोपटक हिन्दी फिल्म आजमाइसमा अभिषेक कपूरका निम्ति पार्श्व गायनमा प्रवेश गरेका थिए यसरी सोनु निगमको सांगीतिक यात्रा नेपाली फिल्मबाट शुरू भए हिन्दी फिल्ममा र पछि उनले शाहरूख खानका निम्ति परदेश जस्ता फिल्ममा पनि गाए र सोनु निगम भारतका एक स्थापित गायक भए रत्नशंकर थापासँग मैले निर्देशन गरेका चलचित्रहरू पृथ्वी सिमाना अवतार जमीन खोला हतियार सम्पूर्ण फिल्ममा उहाँले गीत लेख्नुभयो भने गीत चलचित्रमा गीत लेखन उनको उहाँको पहिलो पटक जुनी फिल्मबाट शुरू भयो जसमा सुरेश कुमारले संगीत गरेका थिए र पछि शक्ति बल्लभकै संगीतमा चोखो माया प्रतीक्षामा पनि उनले गीत लेखे रत्न शमशेर थापालाई सम्झना गर्दै देवेन्द्र मानसिंहले लेखेका पंक्तिहरूसँगै वसन्त क्षेत्रीजीले लेख्नु भएको छ जनसवाल पत्रिकासँग आबद्ध कवि पत्रकार वसन्त क्षेत्रीजीले जाजुल्यमान गीतकार रत्न शमशेर थापालाई शुभकामना यादगार कालजयी कान कतै जाँदैन आज मात्र उज्यालो अजर अमरमा भनेर लेख्नु भएको छ रत्न थापाका गीतहरूको कुरा गर्ने बित्तिकै अर्का एकजना संगीतकारको नाम स्वतस्मरण आउँछ दीपक जंगम आज बज्ने गीतहरूमध्येमा यो गीत सम्भवतः धेरै कमले सुनेका गीतहरू हुनुपर्छ यद्यपि अजर अमर गीतहरू कार्यक्रम सुन्दा कहीँ कहीँ यस्तो पनि टिप्पणी पाइन्छ गीतहरू त युट्युबमा सुन्न पाइहालिन्छ नि कार्यक्रममा भनेका कुरा पो त सुन्ने हो भन्ने गरेको पनि लेख्ने गरेको नि पाइन्छ तर त्यसो मात्र होइन कहिलेकाहीँ युट्युबमा नभएका गीत पनि हामी तपाईँहरूका लागि चयन गर्छौं यो गीत दीपक दीपक जंगमको संगीतमा दीपक जंगमकै स्वरमा छ तर दीपक जंगमलाई हामीले गुलाम अलीले गाएका गाजलो ती ठूल्ठूला आँखा वा नारायण गोपालले गाएका सावनको झरी बनी तिमी आउन वा दीपक खरेलले गाएका बिहानीको टुमस्ता गीतका कारण सम्झिन्छौं वा दीपक जंगमले तारादेवीसँग गाएको तिनले अंगालो हाली र भनी चाँडै आओ जस्ता गीतका कारण सम्झिन्छौ तर दीपक जंगमले नेपाली संगीत आकाशमा पप शैलीको गीत पनि गाएका थिए भनेर रत्न शमशेर थापाको शब्दको यो गीत सुन्न जरूरी छ आखा দিবলৈ दिने आखा आखा দিলलाई दिने आखा कहिले मुस्काइदिने कहिले रिसाइदिने परेली भित्रभित्रै कहिले शर्माइदिने रहस्यमय आखा आखा रे पर्दा केसको पर्दामा लुकेर मोदिनी देशको चर्चामा झुकेरा सागर सुधाको कहिले छल्काइदिने रहर मायाको कहिले बिउझाइदिने घुम्ती दीपक जंगमको स्वर र संगीतमा रहेको यो गीतसँगै आजको यो कार्यक्रम एक सय छयालिसौं अंकबाट विदा माग्नुभन्दा अगाडि सनत कुमार बस्तीले व्यक्त गर्नुभएको शुभकामनाका केही पंक्तिहरू यहाँ राख्न चाहन्छु आज विश्व मित्रता दिवसका उपलक्ष्यमा सनत कुमार बस्तीका पंक्तिहरू सबैभित्र मित्रताको भाव भर्न सकूं मित्रताको ज्योति सबैमाथि छर्न सकौं विश्व मित्रता दिवसको प्रीतिमय अभिवादनका साथै रत्न शमशेर थापा एवं गायक दीपक खरेलप्रति हार्दिक अभिनन्दन एवं अजर अमर गीतहरूको गीत यात्रा सुखद सफल र मर्मस्पर्शी बनोस् यही कामना व्यक्त गर्नुभएको छ आजको यो कार्यक्रमबाट विदा हुनेछौ भोलि एक सय सड़चालिसौं अंक एक बाजा विशेषका साथ आउनेछौ सन्दीप र मलाई विदा दिनुहोस् नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज